फर्केर आऊ घर कवि रमेश चन्द्र घिमिरे बाबा छन् घरमा सिकिस्त हिले आमा भइन् चिन्तित डुब्दैछौँ पिरमा जहान घरका छैनौ खुसी किन्चित प्यारो दाजु नदेखिँदा सबजना रुन्छन् कठै धर धर सम्झी भाइ बुबा मुमार बहिनी फर्केर ऊ घर त्यो कोलाहलमा प्रदूषण भई हल्ला र धुलो महा हुन्छन् खलबल रे अशान्त झगडा हुन्छन् लडाई त्यहाँ छोडी त्यो धमिलो धुलो सहर लौ छिट्टै बसाई सर माटोको ममताली मुटुभरि फर्केर ऊ घर माटोको ममताली मुटुभरि फर्केर ऊ घर